तिहारलाई उत्साह र उमङ्गका साथ मनाइने रमाइलो चाडका रूपमा लिने गरिन्छ विशेष गरेर साना साना बालबालिका युवा युवतीहरूले रमाइलो चाडका रूपमा लिने तिहारको तयारी जोडतोडका साथ भइरहेको छ तिहारका लागि घर पसल उद्योग धन्दा आदिमा सरसफाई र लिपोत गरी सिंगारिने काम भइरहेको छ अर्कोतिर चाडपर्वका समयमा रमाइलो गर्ने भन्दै हो हल्ला गर्ने पर्का जन्य पदार्थहरू पड्काएर समुदाय नै त्रसित बनाउने क्रियाकलापहरू हुने गरेको पाइन्छ विशेष गरेर तिहारमा घरमा पड्का पड्काएर रमाइलो गर्ने गरेको पाइन्छ पड्का पड्काउँदा समुदायमा शान्त वातावरण भङ्ग त हुन्छ नै अर्कोतिर सम्भावित दुर्घटना घट्ने हुन्छ जसले गर्दा भङ्ग हुने आग लागि हुने गर्दछ त्यसैले तिहारमा पड्का पड्काउन तथा पड्का बिक्री वितरण गर्न पनि रोक लगाइएको जिल्ला प्रशासन कार्यालय भरतपुरले जनाएको छ प्रशासन एन विपरीत कसैले पड्का पड्काएको र बिक्री वितरण गरेको पाइएमा विस्फोटक पदार्थ एन अनुसार कार्यवाही गरिने इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी निरीक्षक केदार पन्तले बताउनुभयो यो पटका भनेको चाहिँ बच्चा बच्चीहरूले पड्काउने अब यो तिहार लगायतका विभिन्न चाडपर्वमा पड्काएर मनोरञ्जन गर्ने हिसाबले अहिले यो उत्पादन गर्ने र बजारमा बिक्री वितरण गर्ने गरिएको पाइया छ यसले सार्वजनिक एउटा शान्तिलाई पनि अलिकति भङ्ग गर्दछ र यसलाई नियन्त्रण गर्नलाई स्थानीय प्रशासन एनले पनि केही कुराहरू व्याख्या गरेको छ बारूद अथवा धुवा जन्य पदार्थ धुवा उत्पादन हुने र त्यसले चाहिँ समाजलाई चाहिँ ठूलो आवाज दिएर अशान्ति उत्पन्न गर्ने चिजहरू यी सबै चाहिँ विस्फोटक पदार्थ ऐन अन्तर्गत आउँछ यस्तो पाइएमा हामीले विस्फोटक पदार्थ ऐन अनुसार चाहिँ बिक्री वितरण गर्ने र त्यो पड्काउने जो कसैलाई पनि हामीले कारवाही गर्न सक्छौ पड्का पड्काउँदा एकातिर शान्ति भङ्ग हुन्छ भने अर्कोतिर धेरै सम्भावित घटनाहरू घट्न सक्छ पड्का पड्काउँदा विशेष गरेर बालबालिकाहरू घाइते हुने अङ्गभङ्ग हुने आगलागी हुने फजुल खर्च हुने भएकोले तथा जिल्ला प्रशासनले पड्का जन्य वस्तु बिक्री वितरणमा रोक लगाइएकोले आफूले पड्का नबेचेको रत्नगर छमुहना भाषाका पसल गरेर बस्नु भएको माधव पौडेलको भनाइ छ पर्खाको धेरै असरहरू छ किनभने अब अहिलेको प्रशासनबाट पनि तपाईँको रोक लगाइएको छ र त्यसले फल खर्च बढी हुन्छ बच्चाहरूमा तपाईँको उनीहरू घाइते हुने सम्भावना बढी हुन्छ आगो लागेको समय छ आगो लागि हुन्छ बढी त्यसले गर्दाखेरि हामीले पर्खाहरू छोडिएको जिल्ला प्रशासन कार्यालयले समुदायमा पड्का जन्य पदार्थ पड्काउन र बिक्री वितरण गर्न रोक लगाइए पनि लुकी चोरी गरेर बेचबिखण्ड पड्का पड्काइएको पाइन्छ रमाइलोको लागि भनेर पड्काउने पड्काले कतिपय बाल बालिकाहरू अङ्गभङ्ग हुने अन्धो हुने हात जल्ने कान नसुन्ने समस्या आउने गरेको छ त्यसैले यी यस्ता सम्भावित घटना घट्न नदिनका लागि प्रत्येक व्यक्ति आफै सचेत हुनु जरुरी रहेको फेरि पनि इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी निरीक्षक केदार पन्त यो पड्काउन हामीले निषेध गरेका छौँ र कानूनले पनि निषेध गरिएको छ लुकी चोरी कन लिएर आएर पड्काउने गरेको पाइएको छ यो अहिले विशेष गरी तिहारमा चाहिँ यो पड्काउने रमाइलो गर्ने गरिन्छ यसले कतिपय अवस्थामा दुर्घटनाहरू निम्त्याउने चाहिँ व्यक्तिको चाहिँ अब ठूलो ठुला पटकाहरू पड्काउँदाखेरि व्यक्तिको चाहिँ अङ्ग भङ्ग चाहिँ हुने पनि पाएको छ कतिपय पटाका पड्काउँदाखेरि आँखामा पड्किएर आँखा ड्यामेज भएको छ कतिपयको हातैमा पड्किएर हातै ड्यामेज भएको छ कतिपयको त्यसको आवाज ठूलो हुनाले कानमा सुन्ने शक्ति कम भएको छ त्यसकारणले यस्ता वस्तुहरू नपड्का गर्नको लागि म सबैलाई चाहिँ स्थानीयवासीहरूलाई चाहिँ अनुरोध गर्दछु तिहार एउटा आफैमा रमाइलो र उत्साहजनक पर्व हो तिहारमा देउसी भैलो नाचगान तथा मिठो मिठो परिकार खाएर रमाइलो गर्ने गरौं तर रमाइलोको नाममा पड्का पड्काएर रमाइलो गर्न खोज्दा जनधनको क्षति हुनबाट बचौं र बचाउ त्यस्तै आफू र आफ्नो बाल बालिकाहरूलाई अङ्गभङ्ग हुनबाट जोगाउन आफै सचेत हुन आवश्यक छ